डडेलधुरा सदरमुकाम नजिकै जीव दुर्घटना हुँदा तेह्रजना घाइते दुईको अवस्था गम्भीर डडेलधुराको अलिताल साथमा बाख्राको मासु खाएर बाह्रजना भन्दा बढी बिरामी द्वन्दकालका बेला ध्वस्त भौतिक संरचनाहरूको पुननिर्माण चरम भ्रष्टाचार डडेलधुरा सदरमुकामको एक विद्यालयमा कक्षामा चारजना विद्यार्थी विद्यालयमा चारजना मात्र शिक्षक कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव अमरगढी नगरपालिका क्षेत्रमा ठूलो संख्यामा बाल मजदुर रहेको तथ्याङ्क र यस वर्ष नेपालमा मनसुन एक हप्ता ढिलो सुरु हुने पूर्वी नेपालमा प्रवेश गरेपछिको एक हप्तापछि मात्र सुदूरपश्चिममा मनसुन सक्रिय हुन सक्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरा सदरमुकाम नजिकैको चिम्रीकोटमा जीव दुर्घटना भएको छ डडेलधुरा बाग बजारबाट भागेश्वरतर्फ गइरहेको से एक ज एक आठ चार नम्बरको जीप अमरगढ़ी नगरपालिका पाँच बाघ बजार बगरकोट रोडको चिम्रीकोटमा दुर्घटना हुँदा तेह्रजना घाइते भएका छन् हिजो साँझ भएको दुर्घटनामा घाइते हुनेहरूमा बगरकोट पाँच सिराटका साठी वर्षीय केशवनाथ सोही गाविसको वडा नम्बर छ चुल्ला बस्ने पचपन्न वर्षीय मदनराज पाण्डेय देवल नौका पचपन्न वर्षीय पुष्पराज पाठक भागेश्वर तीन बस्ने वर्ष सडसठीका मोहनराज भट्ट बत्तीस वर्षीय लालसिंह भाट र सोही गाविसको वडा नम्बर तीन बस्ने अठाइस वर्षकी सरस्वती देवी भट्ट र उनकै डेढ वर्षका छोरा मनिष बहादुर भट्ट चिपुर तीन बस्ने वर्ष त्रिपन्नका वीरबहादुर विष्ट देवल नौ बस्ने वर्ष कि मन्जु पन्त र बैतडीको विशालपुर नौ बस्ने वर्ष तीसका खेमराज भट्ट रहेका छन् यस्तै बगरकोट चार बस्ने वर्ष एक्काइसकी गीता भाट र उनका दुई महिने छोरा किशोर भाटलाई उपक्षेत्रीय अस्पताल डडेलधुराले अन्यत्र रेफर गरेको छ बगरकोट एक बस्ने वर्ष छब्बीसका करण मालीलाई पनि रेफर गरिएको अस्पतालले जनाएको छ नाबालक किशोर र करणको अवस्था गम्भीर रहेकाले रेफर गरिएको जनाइएको छ नाबालक किशोर डडेलधुरा धनगढ़ी हुँदै नेपालगंजबाट पनि रेफर भइसकेको प्रहरले बताएको छ फरार रहेका जीवका चालक गोरख साउद प्रहरी सम्पर्कमा आएका छन् दुर्घटना लगत्तै भने उनी फरार भएका थिए जीव दुर्घटनाको कारण खुल्न सकेको छैन यसैबीच डडेलधुराको आलिताल साथमा बाख्राको मासु खाएर बाह्रजना भन्दा बढ़ी बिरामी भएको खबर आएको छ मासु खाएर बिरामी भएकाहरू गैराती नै धनगढ़ी स्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि गइसकेको प्रहरले जनाएको छ यसको पूर्ण जानकारी भने आइसकेको छैन द्वन्दकालका बेला ध्वस्त भौतिक संरचनाहरूको पुननिर्माणमा चरम भ्रष्टाचार भएको संसदीय समितिको अध्ययनले देखाएको छ व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिले द्वन्द प्रभावित रुकुम जुम्ला र अछाम जिल्लामा पुननिर्माण गरिएका सार्वजनिक संरचनाहरूको अवलोकनपछि पुननिर्माणमा चरम भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको हो समितिको प्रतिवेदनमा गाविस भवन प्रहरी चौकी तथा जिल्ला प्रशासन कार्यालय लगायतका जिल्लास्थित सरकारी कार्यालयको पुननिर्माणमा चरम भ्रष्टाचार भएको भन्दै छानबिन गरेर भ्रष्टाचारमा संलग्नलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिएको छ तत्कालीन माओवादीले दश वर्ष सञ्चालन गरेको जनयुद्धका क्रममा ध्वस्त भएका भौतिक संरचनाहरूको पुननिर्माणमा हालसम्म राज्यकोषको ढुकुटीबाट आठ अर्ब बयासी करोड़ रूपियाँ भन्दा बढी रकम खर्च भइसकेको छ शान्ति तथा पुननिर्माण मन्त्रालयका अनुसार सात सय एकचालिसवटा गाविसको भवन पुननिर्माणमा मात्र दुई अर्ब एघार करोड अडतिस लाख रुपियाँ खर्च भएको छ नाम भ्रिकुटी नमुना प्राथमिक विद्यालय कक्षामा चारजना विद्यार्थी अनि विद्यालयमा चारजना शिक्षक साह्रै नमुना राष्ट्र सदरमुकाम खलङ्गामा रहेको श्री भ्रिकुटी नमुना प्राथमिक विद्यालयमा केही वर्ष पहिले कोठामा विद्यार्थी अटाउन थिएनन् अहिले तिनै कोठामा एक विद्यालयका शिक्षकको संख्यामा पनि विद्यार्थीहरू छैनन् कक्षा एकमा चारजना मात्र विद्यार्थी छन् पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै गएर यो वर्ष कक्षा एकमा चारजना मात्र विद्यार्थी भर्ना भएका छन् गत वर्ष सतासीजना रहेको विद्यार्थी संख्या यो शैक्षिक सत्रमा सतहत्तरमा झरेको छ हरेक वर्ष यसरी नै विद्यार्थी संख्या घटिरहेको छ यसरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोमा कसैको चासो छैन तर विद्यालयका चारजना शिक्षक शिक्षिका चिन्तामा छन् विद्यार्थी नभएर कुन दिन विद्यालय नै बन्द हुन्छ उनीहरू चिन्तामा छन् कक्षा कोठा अभावमा दुई कक्षाका विद्यार्थीहरू एकै कोठामा राखेर पठन पाठन भइरहेको त हामीले सुन्दै आएका हौं तर भ्रिकुटी नमुना विद्यालयमा शिक्षक अभावमा एकै कोठामा कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता छ विद्यालयकी शिक्षिका पार्वती गुरुङ यहाँ चारजना मात्रै शिक्षक र कक्षा चाहिँ एकदेखि पाँचसम्म भयो हुनाले कक्षा एक र कक्षा दुईलाई हामीले कमन कक्षा बहुकक्षा शिक्षण गरिरहेका छौँ हाम्रो स्कुललाई अहिले दुई वर्ष लगभग भइसक्यो शिक्षकको दरबन्दी चाहिँ पूर्ति नभए हुनाले हामीले कक्षा एक र कक्षा दुईलाई एउटै कक्षामा राखेर शिक्षण गर्नुपर्ने बाध्यता छ विद्यालयको वरिपरि बोर्डिङ स्कूलहरू स्थापना भएका छन् अभिभावकले छोराछोरी निजी विद्यालयमा पठाएपछि विद्यालय यस्तो अवस्थामा पुगेको हो नजिकमा बोर्डिङ स्कुल भएको हुनाले सरकारी स्कुलमा बच्चाहरूको चाप अहिले घटिरहेछ र आजभन्दा केही वर्ष पहिला यही भिरकुटी नमुना प्राविमै पढ्ने बच्चाहरूको संख्या चार पाँच सयजना थियो भने अब अहिले आएर नजिकमा बोर्डिङहरू खोलिरहेका छन् त्यो खोलिएको कारणले गर्दाखेरि प्रत्येक साल चाहिँ कम कम भइरहेछ विद्यार्थी संख्या पोहोर सालको तुलनामा पनि अहिले केही कम छ विद्यार्थी संख्या सदरमुकाममा मन्टेश्वरी स्कूलहरू समेत खुल्न थालेपछि अभिभावकको रोजाई उतैतिर हुँदा सदरमुकामको सो विद्यालय केही वर्षमै बन्दको संकटमा छ कम हुनुको मुख्य कारण भनेको नजिकमा अहिले मन्टेश्वरी पनि खुलिरहेछ एउटा अनि त्यसको साथ साथै एउटा फेरि एक कक्षादेखि पाँच कक्षासम्मको अर्को नयाँ बोर्डिङ स्कुल पनि हाम्रो स्कुल सँगसँगै नजिकै खुल्या हुनाले अहिले हाम्रो स्कुलमा चाहिँ एक्कासी विद्यार्थी सङ्ख्या चाहिँ कम भएको हो भन्ने मलाई लाग्छ जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले शिक्षकहरूले पठन पाठनमा ध्यान नदिँदा अभिभावकहरूले सो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताएका छन् उनले भने शिक्षक शिक्षिकाहरू घाम ताप्ने गफमा व्यस्त हुने गरेका छन् पठन पाठनमा मतलब गर्दैनन् अनि थाहा पाउँदा पाउँदै अभिभावकले किन विद्यालयमा विद्यार्थी पठाउने तर विद्यालयका शिक्षक शिक्षिकाको आफ्नै तर्क छ उनीहरू निजी विद्यालयलाई जोड्छन् जिल्ला शिक्षा अधिकारी विष्टले विद्यालय व्यवस्थापन समितिको निर्णय आएमा विद्यालय मर्ज गर्न सकिने बताएका छन् डडेलधुराको अमरगढी नगरपालिका क्षेत्रमा ठूलो संख्यामा बालमजदूर कार्यरत रहेको तथ्याङ्क भेटिएको छ नगरपालिकाको एक तथ्याङ्क अनुसार नगरपालिका क्षेत्रमा चौहत्तर जना बालमजदुरहरू विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् चालु आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा बाह्रजना आदिवासी जनजाति जना दलित दुई बालिका अन्य चौपन्न गरी चौहत्तरजना बालबालिकाहरू यातायात होटल र मोटर ग्यारेजमा श्रमिकको रूपमा काम गरिरहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिनुभयो तथ्याङ्क अनुसार सबैभन्दा बढी यातायात क्षेत्रमा कार्यरत रहेको देखिएको उहाँले जानकारी दिनुभयो हाम्रो यस वर्षको डाटा सङ्कलन अनुसार जम्मा चौहत्तरजना र जसमध्ये सबैभन्दा बढी यातायात क्षेत्रतिर बाल बालबालिकाहरू बालमजदुरहरू चौवालिसजना होटलतिर अठाइसजना र मोटर ग्यारेजतिर दुईजना जो गरेर जम्मा चौहत्तरजना छन् र हामीले यस वर्ष मात्रै नगर क्षेत्रभित्र कतिजना चाहिँ बाल श्रमिकहरू छन् भनेर डाटा कलेक्सन गरिएको हो तत्काललाई कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको छ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा अन्ठाउन्न प्रकारको औषधि आवश्यक पर्ने भए पनि अहिलेसम्म बीस प्रकारका औषधि आपूर्ति हुन सकेको छैन स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामीले निजी औषधि पसलबाट चर्को मूल्य तिर्दै औषधि खरिद गर्नु परेको छ वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले औषधि आपूर्तिमा नाकाबन्दी र भूकम्पको असर अहिलेसम्म हटिन सकेको बताउनुभयो जनस्वास्थ्यले विभाग र क्षेत्रीय मेडिकल स्टोरबाट औषधि आपूर्ति गर्दै आएको छ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 आइतबार जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको दुर्व्यवहारको विरोध र दोषीलाई कारवाहीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् हिजो अस्ति जिल्ला अस्पतालका सेवा ठप्प पारी आन्दोलनमा उत्रेका स्वास्थ्य कर्मीहरूले हिजो जिल्लाभरिका अडसठीवटै स्वास्थ्य संस्थाहरूमा प्रदान गरिने आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए जिल्ला स्वास्थ्य प्रमुखमाथि भएको दुर्व्यवहार सुनियोजित भएकाले कार्यस्थलमा काम गर्न असुरक्षा महसुस भएकाले जिल्लाभरिका स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले बताउनुभयो स्वास्थ्यको सूचकाङ्कमा बहत्तरौं नम्बरमा रहेको बैतडीलाई चौथो नम्बरमा ल्याउन सफल डाक्टर अवस्थीमाथि एक्कासी कालमसो दल्ने काम भएपछि अहिले स्वास्थ्य क्षेत्र आन्दोलित बनेको छ नेपाल सरकारले उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरिसकेका डाक्टरमाथि भएको दुर्व्यवहारको स्वास्थ्यसँग सम्बन्धित संघ संगठनहरूले विरोध जनाएका छन् जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको अभद्र दुर्व्यवहारको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीले पनि निन्दा गरेको छ निर्देशनालयका निमित्त निर्देशक खगेन्द्र भारतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्गम क्षेत्रमा कार्यरत डाक्टरमाथि भएको अभद्र व्यवहारमा संलग्नलाई कानूनी कार्यवाहीको माग गरिएको छ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टलाई कालो मोसो दलेको छ भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्षसँग कमिसन बापत पन्ध्र प्रतिशतसम्म रकम माग्ने गरेको पाइएपछि कालो मोसो दलिएको सो पार्टीले जनाएको छ उहाँलाई हिजो बिहान कार्यालयमै गएर कालो मसो दलिएको हो पटक पटक सुध्रिन सचेत गराउँदा समेत नसुध्रिएको र भ्रष्टाचार झन बढेकाले चेतावनी स्वरूप कालो मसो दलिएको विप्लव माओवादीको विद्यार्थी भातृ संगठनका नेता वीरेन्द्र विकेले जानकारी दिनुभयो बझाङको स्याडी गाविस साथ भित्तडमा रहेको कारिका बाल ज्योति प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा पठन पाठनमा समस्या हुने गरेको छ दुई हजार छैसठी सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म भवन निर्माणको कोटा नपर्दा पठन पाठनमा समस्या भएको हो भवन आवश्यक विद्यालयको पहिचान गरी जिल्ला शिक्षा कार्यालयले विद्यालय भवनका कोटा वितरण गर्नुको सट्टा कमिशन र राजनीतिक पहुँचका आधारमा वितरण गर्दा आफ्नो विद्यालयमा हालसम्म भवन निर्माण नपरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोहराले बताएका छन् चौहत्तर छात्र र एकसठी छात्र गरी एक सय पैंतिसजना विद्यार्थी भएको उक्त विद्यालयमा टिनले छाएको टहरामा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् डडेलधुरा जिल्लाबाट ठूलो मात्रामा अल्लोको धागो बाहिरी जिल्ला निर्यात भएको छ जंगलमा त्यत्तिकै खेर गइरहेको अल्लो प्रशोधन गरी जिल्लाका उद्यमी महिलाहरूले पचास क्विन्टल भन्दा बढी धागो निर्यात गरिसकेको जिल्ला लघु उद्यमी समूह संघ डडेलधुवाले जनाएको छ हिजो जिल्ला सदरमुकाममा आयोजित एक अल्लाको धागो बजारीकरण सम्बन्धी कार्यक्रममा यस्तो जानकारी गराइएको हो सन् दुई हजारदेखि जिल्लामा लागू भएको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चार गाविसहरू बगरकोट रूपाल सिरसा गाङखेतमा महिला उद्यमीहरूले लाखौं आमदानी गरेका छनृ यस वर्ष नेपालमा मनसुन केही ढिलो शुरू हुने भएको छ सामान्यतया दस जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभरि फैलिने गर्दछ तर यस वर्ष नेपालमा मनसुन एक हप्ता ढिलो हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ दक्षिण एसियामा मनसुन बंगालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्दछ हालसम्मको मौसमी नक्सा र भू उपग्रहहरूको चित्रबाट प्राप्त सूचनाका आधारमा बंगालको खाडीमा नै मनसुन राम्रोसित विकसित नभइसकेको हुँदा नेपालमा मनसुन करिब एक हप्ता ढिलो भित्रिने मौसमविद शान्ति कडेलले रेडियो युनिटीलाई जानकारी दिनुभयो इन्डियाको केरलामा सामान्यतया मनसुन आउने भनेको जुन एकमा हो अहिलेसम्म पनि आज जुन सात भइसक्दा पनि इन्डियाको केरलामा चाहिँ मनसुन आइसकेको अवस्था छैन र अझै मनसुन आउनको लागि दुई तिन दिन लाग्छ इन्डियाको केरलामा त्यसले गर्दाखेरि चाहिँ नेपालसम्म पनि मनसुन आउन अलिकति ढिला हुने अनुमान गरिएको छ र हामीले चाहिँ लगभग मनसुनको औसत नेपालमा भित्रिने दिन भनेको जुन दस हो यसपालि चाहिँ लगभग एक हप्ता जति ढिला हुन्छ भनेर अनुमान गरिएको साधारणतया पूर्वी नेपालमा मनसुन शुरू भएको एक हप्तापछि पश्चिम नेपाल सुदूरपश्चिममा पुग्ने गरेको भए पनि अहिले नै त्यो भन्न नसकिने उहाँले बताउनुभयो विशेष त पूर्वी नेपालमा प्रवेश गरिसकेपछि एक हप्ताभित्र नेपालको पश्चिमी क्षेत्रहरूसम्म पनि मनसुन पुग्नुपर्ने हो तर कुनै कुनै विशेष अवस्थाहरूमा चाहिँ मनसुन एक हप्ताभन्दा अलिकति बढी लागेको अवस्था पनि छ र कहिले कहिले चाहिँ मनसुन सुरु भइसकेपछि दुई दिन तिन दिनमै पनि पश्चिमी क्षेत्रहरूसम्म पुगिसकेको अवस्था छ यसपालि चाहिँ ठ्याक्कै पूर्वमा भित्री बनिसकेको कति दिनपछि पश्चिममा पुग्छ भनेर अहिले नै हामीले आकलन गर्न सक्दैनौँ यद्यपि एक हप्ताभित्र चाहिँ अब पूर्वमा भित्रिसकेपछि पश्चिमी क्षेत्रहरूसम्म पुग्छ भनेर अनुमान गरेका छौँ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट डलिद्रामा भएको जीव दुर्घटना बाहेक पछिल्लो चौबिस घण्टामा अन्य कुनै पनि सड़क तथा सवारीसँग सम्बन्धित दुर्घटना नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ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 डडेलधुराको अलिताल साथमा बाख्राको मासु खाएर बाह्रजना भन्दा बढी बिरामी द्वन्दकालका बेला ध्वस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा चरम भ्रष्टाचार डडेलधुरा सदरमुकामको एक विद्यालयमा कक्षामा चारजना विद्यार्थी विद्यालयमा चारजना मात्र शिक्षक कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव अमरगढी नगरपालिका क्षेत्रमा ठूलो संख्यामा बाल मजदुर कार्यरत रहेको तथ्याङ्क र यस वर्ष नेपालमा मनसुन एक हप्ता ढिलो सुरु हुने पूर्वी नेपालमा प्रवेश गरिसकेको एक हप्तापछि मात्र सुदूरपश्चिममा मनसुन सक्रिय हुन सक्ने समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद लगत्तै बिबिसी नेपाल एसियाको बिहानी पक्का सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार